डडेलधुरा पारामेडिकल क्याम्पसमा कारवाही प्रक्रिया अगाडि बढ्यो पीडित विद्यार्थीहरूले आफ्नो भएको न्यौता हटाउन अझै पर्खनुपर्ने साल ट्रेडिङबाट वितरण हुने नोन बझाङमा व्यापारीले चर्को मूल्यमा बिक्री गर्दै साल ट्रेडिङबाट नौ रुपियाँमा किनेर सर्वसाधारणलाई पच्चिस रुपियाँमा बेच्दै चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिममा सवारी दुर्घटनामा सन्ताउन्न जनाको मृत्यु मृत्युदण्डको सजाय सुनाइएका अमर बमको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र र डडेलधुवाको भित्री मधेस क्षेत्र भूकम्पको उच्च जोखिममा बैतडीको डेढ वर्षे साना सहरी खानेपानी आयोजना चार वर्ष विद्या समेत पूरा हुन सकेन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु प्राविधिक तथा व्यावसायिक तालिम परिषद सीटीभीटीको अनुमति विपरीत अवैधानिक तवरले विद्यार्थी भर्ना गरेको डडेलधुरा स्थित डडेलधुरा पारामेडिकल क्याम्पसमाथिको कार्यवाही प्रक्रिया अगाडि बढ़ेको छ घटना छानबिनका लागि गठित उच्च स्तरीय टोलीले सीटीभीटीलाई बुझाएको प्रतिवेदनपछि गएको शुक्रबार सीटीभीटीका सदस्य सचिव स्तरीय निर्णय अनुसार क्याम्पसमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ेको हो सिटीभिटीका कार्यवाहक सदस्य रमेश कार्यवाहक सदस्य सचिव रमेश कुमार बखतीको सहभागितामा गरिएको निर्णय अनुसार विभागीय कार्यवाहीको प्रक्रिया शुरू भएको हो नियम विपरीत विद्यार्थी भर्ना गर्ने क्याम्पसलाई के कस्तो कार्यवाही गर्ने भन्नेबारे कार्यवाही प्रक्रियाले नै टुङ्गो लगाउनेछ यो महिनाको अन्त्यतिर सो विषयको टुङ्गो लाग्ने सिटी भिटेका स्त्रो निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले जानकारी दिएका छन् उनले क्याम्पसले भोग्ने कार्यवाहीका बारेमा सो कार्यवाही प्रक्रियापछि मात्रै भन्न सकिने बताएका छन् तर स्रोतका अनुसार पारामेडिकल क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै आर्थिक उपार्जन तर्फ लागेको देखिएकाले सिटिभिटीले हदैसम्मको कार्यवाही गर्ने तयारी गरिरहेको छ क्याम्पसमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़िसकेकाले निलम्बन वा खारेज नै हुन सक्नेछ गल्ती गर्नेहरूलाई माफी दिँदै गएमा गल्ती गर्नेहरू बढ्दै जाने र उनीहरूको मनोबल समेत बढ्दै जाने भएकाले पनि गल्ती गर्नेहरू विरूद्ध भएको कार्यवाहीको उदाहरण देखाउनलाई पनि क्याम्पसलाई हदैसम्मको कार्यवाही हुन सक्ने स्रोतको दावी छ यो महिनाको अन्तिम हप्तातिर क्याम्पसमाथिको कार्यवाही प्रक्रिया सकिएपछि मात्रै विद्यार्थीहरूको अन्यलता हटाउनतर्फ सिटिभिटी लाग्ने जनाइएको छ पहिले क्याम्पसमा माथिको कारवाही प्रक्रिया टुङ्ग्याएपछि मात्रै विद्यार्थीतर्फ प्रवेश गरिने भएकाले विद्यार्थीले आफूमा रहेको अन्यलता हटाउन यो महिना पूरै पर्खनुपर्ने निर्देशक धामीले बताएका छन् पारामेडिकल क्याम्पसमा नियम विपरीत विद्यार्थी भर्ना गरी विद्यार्थीको भविष्य अन्यलमा पारेको भन्ने समाचार सम्प्रेषण भए लगत्तै सिटिभिटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेको एक टोलीले घटनाको अध्ययन गरी बुझाएको प्रतिवेदनमा क्याम्पसले विभिन्न चारवटा कार्यक्रममा एक सय अडचालिसजना विद्यार्थी नियम विपरीत भर्ना गरेको देखिएको थियो सो प्रतिवेदन अनुसार क्याम्पसले नियमित नियम विपरीत अनमीतर्फ अडतिसजना सिएमएतर्फ अडतिसजना कृषि ज्योतियतर्फ अडतिसजना र ल्याबतर्फ चौतिसजना विद्यार्थी भर्ना गरेको देखिएपछि सोही प्रतिवेदनको सुझाव अनुसार गठित उच्च स्तरीय टोलीको घटना छानबिन प्रतिवेदन अनुसार क्याम्पसमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको हो साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट सहुलियतमा वितरण हुने आयोडिनयुक्त नोन बझाङका अधिकांश व्यापारीहरूले बिक्री गर्ने गरेको तथ्य खुलेको छ सरकारले सहुलियत मूल्यमा उपलब्ध गराएको नुन व्यापारीहरूले खरिद गरी सर्वसाधारणलाई बेच्ने गरेका हुन् साल्ट ट्रेडिङले सहुलियत दरमा नागरिकलाई उपलब्ध गराउने नुनको प्रति प्याकेज नौ रूपियाँ पर्छ त्यही नुन साल ट्रेडिङबाट व्यापारीले ल्याएर पच्चीस रूपियाँसम्म बेच्ने गरेको स्याडीका करण बोहराले बताएका छन् साल्ट ट्रेडिङले सहुलियत दरमा बिक्री गर्ने अहिले बझाङको तलकोट बिक्री केन्द्र बाक्थला बिक्री केन्द्र र चैनपुर डिपो कार्यालयबाट बिक्री हुँदै आएको चैनपुर डिपो कार्यालयका प्रमुख टेक बहादुर बोहराले बताएका छन् रायल गाविसकी भुवनेश्वरी सिंहका अनुसार बिक्री केन्द्रसम्म पुग्न नसक्ने अधिकांश सर्वसाधारणले नुन पसलबाट नै खरिद गर्ने गरेका छन् जिल्लामा रहेका भित्थड स्याडी देउलेक झोता बागथला चैनपुर लगायतका स्थानीय बजारका व्यापारीले साल ट्रेडिङबाट सहुलियत दरको नुन ल्याएर महँगो मूल्यमा बेच्ने गरेका हुन् तर चैनपुर डिपो प्रमुख बोहराका अनुसार आफूले यसरी नुन व्यापारीलाई नदिएको दावी गरेका छन् एकजनलाई एक प्याकेट मात्र नुन दिने भएकाले व्यापारीले नुन बेच्न नपाउने उनको दावी रहेको छ दुर्गम जिल्लाका नागरिक उपलब्ध गराइने अनुदानको भानु नुन स्थानीय बजारमा बिक्री वितरण गर्न पाइँदैन यदि कसैले डिपो कार्यालय तथा बिक्री केन्द्रबाट सौले दरको भानु नुन बजारमा बिक्री वितरण गरेको पाइए कालो बजार ऐन अन्तर्गत कार्यवाही गर्ने बजाङका डिपो प्रमुख टेक बोहराले बताएका छन् उता नुन बिक्री नुन लिन बिक्री केन्द्रमा नआएका नागरिकको नामबाट व्यापारले नुन ल्याएर बेच्ने गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् चालु आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको छ महिनामा सुदूरपश्चिमका विभिन्न ठाउँमा भएका एकानब्बे सवारी दुर्घटनामा पनि सन्ताउन्न जनाले ज्यान गुमाएका छन् क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाको तथ्याङ्क अनुसार साउन महिनादेखिको पुष मसान्तसम्म सन्ताउन्न जनाको दुर्घटनामा परि ज्यान गएको हो आर्थिक वर्षको पहिलो महिना साउनमा आठवटा सवारी दुर्घटनामा परि आठ जनाले नै ज्यान गुमाएका छन् भने भदौमा बाह्रवटा सवारी दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ त्यस्तै असोज महिनामा बीसवटा सवारी दुर्घटनामा पनि एघारजनाले ज्यान गुमाएका थिए त्यस्तै कार्तिकमा उन्नाइसवटा दुर्घटनामा पनि एघार जनाको ज्यान गएको थियो त्यस्तै मंगिरमा अठारवटा सवारी दुर्घटनामा पन्ध्रजनाले जनाले ज्यान गुमाएको र पुष महिनामा चौधवटा सवारी दुर्घटनामा परि सात जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ यस्तै सुदूरपश्चिमका विभिन्न ठाउँमा भएका एकानब्बे दुर्घटनामा पनि छ महिनामा एक सय अठार जना व्यक्ति गम्भीर घाइते भएका छन् भने सतासी जना सामान्य घाइते भएका छन् छ महिनामा एक सय छब्बीसवटा सवारी साधनहरू दुर्घटनामा संलग्न रहेको तथ्याङ्कले देखाएको छ त्यस्तै सुदूरपश्चिममा छ महिनाको अवधिमा तीन हजार दुई पच्चीसवटा सवारी साधनहरू कारवाहीमा परेका छन् कारवाहीमा परेका सवारी साधनहरू दुई लाख सात हजार पाँच सय राजस्व संकलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभुली सात बीस पत्रिका पहिलाद राणाको रहस्यमा मृत्यु भएको छ मलेसियाको खेलमा रहेको बासी होटलको शौचालयमा राणा मृत अवस्थामा फेला परेका हुन् काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन् मृतकका बुबा लालबहादुर राणाले छोराको हत्या भएको बताएका छन् विभिन्न संघ संस्था र मलेसियामा कार्यरत नेपालीको सागमा सब ल्याउने कार्य भइरहेको उनले बताएका छन् यस एक साता अघि मृत अवस्थामा राणाको एक साता अघि राणाको सब फेला परेको थियो मृतकका एक छोरा एक छोरी श्रीमती र आमा बुवा रहेका छन् घरको अवस्था निकै दयनीय रहेका राणा कर्जा लिएर रोजगारीका लागि मलेसिया गएका थिए तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिम सेवा समाज युएले सोह्र वर्षदेखि दुवैको अदालतले मृत्युदण्ड सजाय सुनाएका दार्चुला धारी पाँचका अमर बहादुर बमको रिहाएको माग गर्दै नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स युएको चार दिने भ्रमणका लागि अब धावी पुगेको मौका सबै ज्ञापन पत्र बुझाइएको हो प्रधानमन्त्री प्रचण्ड विश्व ऊर्जा भविष्य बारेको सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए सन् दुई हजार तीनदेखि दुबईको जेलमा मृत्युदण्डको सजाय सुनाइएका बमको रिहाईको माग गर्दै युए समाजले ज्ञापन पत्र बुझाएको सुदूरपश्चिम सेवा समाज युएका अध्यक्ष चेतबहादुर थापा चेतनले जानकारी दिएका छन् सन् दुई हजार एकमा भारतको मार्बल कम्पनीमा कार्यरत रहँदा उनलाई राम्रो तलब दिने प्रलोभनमा पारी दुबई पुर्याइएको थियो प्रधानमन्त्री दाहालले भेटको क्रममा आफूले बमको रिहाईको लागि सलफल गर्ने जानकारी दिनुभएको छ आफूले नेपालीहरूको पीड़ा र बमको रिहाईको लागि समकक्षीसँग कुरा गर्ने जवाफ दिएको अध्यक्ष थापाले बताएका छन् परिवारजनले पटक पटक रिहाईको लागि पहल गरिदिन आग्रह समेत गरेका छन् छोराको रिहाईको लागि पटक पटक काठमाडौँ गएर अनुरोध गरे पनि हालसम्म सरकारले पहल नगरिदिएको पीड़ितका बुवा कर्णबहादुर बमले बताएका छन् सरकारको पनि आश मर्न थालेको छ उनले भने काठमाडौँ धाउँदा धाउँदा आर्थिक समस्या भइसकेको छ तर अझै रिहाई हुन सकेको छैन भूकम्पीय सुरक्षाको बलियो आधार भुइँचालो ठेक्न घर र भौतिक पूर्वाधार भन्ने मूल नाराका साथ डडेलधुरामा पनि विभिन्न कार्यक्रमहरू गर्दै उन्नाइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ विक्रमसम्म दुई हजार छप्पन्न सालदेखि माघ दुई गतेलाई सरकारी तवरबाटै नेपालमा भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिएको छ दिवसको अवसरमा हिजो डडेलद्वाको बस पार्कबाट र्यालीको आयोजना गर्दै जिल्ला विकास समितिको कार्यालयमा पुगेर एक औपचारिक कार्यक्रम गरिएको छ कार्यक्रममा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कुलपाते डोटेका इन्जिनियर भूपेन्द्र जङकेशरी चन्दले डडेलधुरा भूकम्पको उच्च जोखिममा रहेको बताएका थिए कार्यपत्र प्रस्तुत गर्दै उनले जिल्लाको भित्रीमध्ये क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताएका हुन् समुद्री सतहदेखि करिब दुई हजार छ सय मिटर उचाइमा रहेको डडेलधुराको भूपनट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको उनले जानकारी गराएका छन् डेढ वर्षभित्र घर घरमा पानी पुर्याउने लक्ष्यसहित शुरू भएको बैतडीको साना शहरी खानेपानी आयोजना चार वर्ष बित्दा समेत पूरा हुन सकेको छैन सदरमुकाममा खानेपानी ल्याउन पटक पटक सर्भेमा सीमित आयोजना डिसेम्बर दुई हजार तेह्रदेखि शुरू भई जुन दुई हजार चौधमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो तर आयोजना पूरा गर्ने लक्ष्य भन्दा तीन वर्ष बढी भए पनि अझै खानेपानी आयोजना पूरा हुन सकेको छैन पछिल्लो समय दुई हजार सोह्रको डिसेम्बरमा आयोजनालाई जसरी पनि सम्पन्न गर्ने भनेर म्याद थपिएको थियो तर थपिएको म्याद गुज्रे पनि आयोजना भने सम्पन्न हुन सकेको छैन खानेपानी उपभोक्ता समिति परामर्शदाता र निर्माण कम्पनीको ढिलाइले समयमै योजना सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ तीन पटक सर्वे भएर रद्द भएको आयोजना शुरू भएसँगै सदरमुकाममा खानेपानी समस्या हट्ने आशमा रहेका सदरमुकामवासी अझै काकाकुल बन्न बाध्य भएका बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष हिमानन्द भट्टले बताएका छन् पाइपलाइन भएको ठाउँ केही भीरमा भएकाले पौने दुई क्विन्टल भन्दा भारी तौल भएका ठूल्ठूला पाइप भिरमा लडेर लगेर वेल्डिङ गर्न समस्या हुँदा ढिला भएको निर्माण कम्पनीले जनाएको छ वर्षौं पुराना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 क्याम्पसमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो पीडित विद्यार्थीले आफूमा भएको अन्यलता हटाउन अझै पर्खनु पर्ने साल ट्रेडिङबाट वितरण हुने नोन बझाङमा व्यापारले चर्को मूल्यमा बिक्री गर्दै साल ट्रेडिङबाट नौ रुपियाँमा किनेर सर्वसाधारणलाई पच्चिस रुपियाँमा बेच्दै चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिममा सवारी दुर्घटनामा सन्ताउन्न जनाको मृत्यु मृत्युदण्डको सजाय सुनिएका अमर बमकुरी हाईको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र र डडेलद्वाको भित्री मधेस क्षेत्र भूकम्पको उच्च जोखिममा बैतडेको डेढ वर्ष साना सहरी खानेपानी आयोजना चार वर्ष विद्या समेत पूरा हुन सकेन समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्नु सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार